नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले आगन्तुक तान्दै छेत्री समाज दुई लाभार्थीद्वारा सम्मान कार्यक्रम सम्पन्न यस वर्ष एनवाइसी ताराको वार्षिक उत्सवमा कार्यक्रम नहुने सहयोग रकम हस्तान्तरण गरी वार्षिक उत्सव मनाइने काली गण्डकी नदीमाथि आजबाट बन्जी सुरु र भुजी खोलामा आएको बाढीले अभिभावक गुमाएका बालबालिकाको बिजोक बर्डिङमा कालो कालोपत्री छ्यानब्बे प्रतिशत सकियो दाई दाई दुली त भागिनी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 अब समाचार विस्तारमा दसैँ मनाउन बुटौलदेखि गलकोत भएकी रन्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य तेउला तेउवाले रोज्नुभयो दसैँको भोलिपल्टै परियार र उहाँका साथीहरूले तेउरा तेउवाले लक्ष्य बनाए घरदेखि झन्डै दुई घन्टा पैदल हिँडेर उनीहरू तेउवा पुगे त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए निर्माणाधीन मूर्तिकला कार्यशाला अवलोकन गरे दिनभर जसो त्यतै भुले यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो भिडियो हेर्दा परियारले त्यहाँ कहिले पुगौ जस्तो भइरहेको थियो दसैँमा दसैँ बिदामा उहाँको ढोको पुरा भएर छाड्यो यहाँको बारेमा फेसबुकबाट थाहा पाएको थिए साथीहरूले पनि भनिरहन्थे परिवारले भन्नुभयो आज आफै घुम्ने मौका मिल्यो रमाइलो र आकर्षक ठाउँ रहेछ बेला बेला गलकुतको पुर्ख्यौले घर आउने गरेको गरे पनि अहिलेसम्म टेवान पुग्नु भएको थिएन गलकुत नगरपालिका नम्बर पाँच अवस्थितमा अवस्थित टेवा केही वर्ष अघिसम्म गुमनाम प्राय गुमनाम थियो फातफुत घुम्न र वनभोज स्थलका रूपमा मात्र त्यो ठाउँको नाम आउँथ्यो तर गत फागुन यता भने त्यो एकाएक चर्चामा आएको छ एक हजार नौ सय अस्सी मिटरको उचाइमा रहेको टेवाको परिचय नै फेरिएको छ टेवामा खुला मूर्तिकला सङ्ग्रहालय सहित ललित कलाको अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखेर फागुन पाँच गतिदेखि एक्काइस गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो उक्त कार्यशालापछि टेउवाले प्राकृतिक प्रकृति र कलाप्रेमी आगन्तुकलाई लोभ्याउन थालेको छ देश विदेशका प्रसिद्ध कलाकारले कुदेका मूर्तिकलाका अमूल्य कृतिलाई दसैँको सम्मुख पारेर सङ्ग्रहालयमा प्रतिस्थापन गरिएको थियो निर्माणाधीन सङ्ग्रहालयमा दस देशका पन्ध्र मूर्तिकारले मूर्ति कुदेका कुडेका ढुङ्गाका मूर्ति छन् पर्वको याम सुरु भएसँगै मूर्तिकला अवलोकनमा आउनेको संख्या बढेको गलकुत कला प्रतिष्ठानले जनाएको छ दैनिक सहयोगको संख्यामा आइरहेका छन् कोही त गाडी नै रिजर्भ गरेर आउँछन् प्रतिष्ठानका सदस्य एवं स्थानीयवासी झङ्कबहादुर बस्नेतले भन्नुभयो सङ्ग्रहालय घुम्नका लागि अधिकांश सार्वजनिक विदाको दिन पारेर आउँछन् गलकुत बाहेक बाहिरबाटका ठाउँबाट समेत आगन्तुक आउन सुरु गरेका छन् गलकुत घुम्ती पर्यटन विकास केन्द्रका अध्यक्ष समेत रहनुभएका बस्नेतले मूर्तिकला संग्रहालयले पर्यटन प्रवर्धनमा सघाउने विश्वास समेत व्यक्त गर्नुभयो संग्रहालयले पूर्णता पाउँदा समेत यो एउटा आकर्षक गन्तव्य स्थलका रूपमा विकास हुन्छ उहाँले भन्नुभयो आगन्तुकको औजात बढ्न थालेपछि बस्नेतले पसल र खाजा घर खोल्ने तयारीमा हुनुहुन्छ प्रतिष्ठानका अध्यक्ष क्याप्टेन बहादुर राणाले अवलोकनकर्ताको प्रवेशलाई व्यवस्थित बनाउन छिट्टै निकट टिकट प्रणाली सुरु गर्ने तयारी भइरहेको बताउनुभयो मूर्तिकला अवलोकनको लागि मानिसहरू आइरहेका छन् तत्काल प्रवेशद्वार र टिकट कक्ष बनाएर व्यवस्थित गर्नुपर्ने भएको छ उहाँले भन्नुभयो सङ्ग्रहालयमा मूर्ति मात्र प्रतिस्थापन गरिएको र अन्य पूर्वाधार तयारीका काम गर्न बाँकी नै रहेको अध्यक्ष राणाले बताउनुभयो कोरोना भाइरस कोभिड उन्नाइसका कारण कार्यशाला सकिएको महिना बित्दा समेत मूर्तिको प्रतिस्थापन हुन सकेको थिएन संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो अब भने पन्डौती मूर्तिलाई अलग अलग ठाउँमा बनेका स्थायी संरचनामा प्रतिस्थापन गरिएको छ मूर्तिको शीर्षक दिने विवरण राख्ने बगैँचा फुटपाथ लग निर्माण लगायत साजसज्जाको काम एठासाके चाँडो सम्पन्न गरिने प्रतिष्ठानले जनाएको छ बहुवर्षीय योजना भएकाले डिपिआर अनुसार क्रमिक रूपमा काम अघि बढ्नेछ कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटिएको पुस्तिका पनि प्रकाशन हुँदैछ संग्रहालय परिसरमा घेराबार शौचालय सडक बिजुली खानेपानी पुर्याउने काम यसअघि नै भइसकेको छ संग्रहालयमा नेपालका कलाकार प्रवीर श्रेष्ठ ओम खत्री राजन काफले बुद्ध चौधरी र राजु पिठा कोठीले कुरेको मूर्ति छ यस्तै जापानका जुनिचिरो सुगिमो सुगिमोटो चीन चीनका लियोयाङ इटालीका बेतिनो फ्रान्सेली फ्रान्सका जेबेर गोन्जालेस र ताइवानका क्यानाडा क्यानाडाकी जुली ग्लास्पी भारतका टुतु इजरायल इजरायलकी तान्या प्रेमेन्जर ब्राजिल ब्राजिलका जर्ज लेसोडा र युक्रेनका मूर्तिकार लियोडमाइल मास्कोको माइस्कोले मुर को मूर्ति राखिएको छ मूर्त अर्धमूर्त र अमूर्त रूपमा कुरिएका मूर्तिले प्रकृति जीवन चक्र संस्कृति र सभ्यतालाई प्रतिबिम्बित गरेका छन् खुला प्रकृतिको सङ्ग्रहालय भएकाले मूर्ति अवलोकनमा बेग्लै आकर्षण थपिएको छ पर्यटकीले लेख घुम्टीको काखमा बन्दै गरेको बाटो अन्नपूर्ण माछापुस्रे लगायतका हिम श्रृङ्खला समेत हेर्न सकिन्छ बागलुङ सदरमुकामदेखि बा गलकोत पैँचालिस किलोमिटर दूरीमा छ गलकोत हटिया बजारदेखि पैँचालिस चालिस मिनट कच्ची सडकको यात्रापछि सङ्ग्रहालय पुगिन्छ पैदल हिँडे जाँदै दुई घन्टा त्यहाँ दुई घन्टा लाग्छ त्यहाँ जाँदा ऐतिहासिक गलको दरबार गाईघाटको झरना लगायतको पर्यटकीय स्थल समेत घुम्न सकिन्छ क्षेत्री समाज गलकुट नगरपालिका वार्ड नम्बर एकको आयोजनामा चौरासी पूजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिका वार्ड नम्बर एक थलिङ निवासी क्षेत्रीय समाज गलकुट नगरपालिका वार्ड नम्बर एक दुजिला भाटीका आजीवन सदस्य सदस्य तथा सल्लाहकार झमबहादुर खत्रीले सहर एक हजार आठ चन्द्रदर्शन पुरा गरेको सुखद अवसर पारी खत्रीलाई सम्मान गरिएको क्षेत्रीय समाज दुजिला भाटीका कोषाध्यक्ष भीम भण्डारीले जानकारी दिनुभयो सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले खत्रीले सहर्ष एक हजार आठ चन्द्र दर्शन पुरा गरेको सुखद अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै उहाँले क्षेत्रीय समाजको लागि गरेको अतुलनीय योगदानको प्रशंसा समेत गरेका थिए कार्यक्रममा क्षेत्रीय समाज बाटीका कोषाध्यक्ष भीम भण्डारी क्षेत्रीय महिला समाज गलकुट नगर अध्यक्ष रिता भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम क्षेत्रीय समाज बाटीका अध्यक्ष हेमबहादुर खड्काको अध्यक्षता र क्षेत्रीय महिला क्षेत्रीय महिला समाज बाटीका अध्यक्ष धना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ताराखोला गाउँ गाउँपालिका वडा नम्बर चारमा रहेको नवसिर्जना युवा क्लब एनआइसी ताराले आज बैठक बसी यस वर्षको वार्षिक उत्सवको अवसरमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रम नागरिक अभिनन्दन ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गर्दै आएको क्लबले कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण कार्यक्रम आयोजना नगर्ने निर्णय भएको क्लबका सहसचिव मनबहादुर घरतीले जानकारी दिनुभयो क्लबको आज सम्पन्न बैठकले क्लबको सत्र स्थापना दिवसको अवसरमा मङ्सिर दुई गति क्लबको आन्तरिक कार्यक्रम सहित एक कार्यक्रमका बीच मेरुदण्ड भाँचिएर अपाङ्ग बन्नुभएका धनकुमारी घरतीका लागि क्लबद्वारा सङ्कलित सहयोग रकम हस्तान्तरण गरी मनाउने निर्णय भएको क्लबका अध्यक्ष पुनभद्र न्युरेले बताउनुभयो दुई हजार साठी सालमा स्थापना भएको क्लबले खेलकुद कला र संस्कृतिको संरक्षणसँगै सामाजिक विकास र मानवीय सेवामा सेवा कार्यमा तल्लीन हुँदै आएको छ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 गलकुट खबरमा छोटो व्यापारिक विश्रामपछि फेरि खबरकै सिलसिला काली गण्डकी नदीमाथिको खोजमा द क्लिफ प्राइभेट लिमिटेडले शनिबारदेखि बन्जी जम्प सञ्चालनमा ल्याएको छ बागलुङको र पर्वत सदरमुकाम कुसमा जोड्ने पाँच सय मिटर लामो पुलमा बन्जी स्विङ र स्काई साइक्लिङ लगायत साहसिक खेल औपचारिक रूपमा आजबाट सञ्चालनमा आएका हुन् निर्माण कम्पनी द क्लिफ प्राइभेट लिमिटेडका अध्यक्ष राजु कार्कीले आफैले बन्जीमा आम फालेर बन्जी जम्पको औपचारिक रूपमा सुरुवात गर्नुभएको थियो बन्जी जम्पसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ अन्य साहसिक खेलहरू पनि आजैदेखि सुरु भएको अध्यक्ष कार्कीले बताउनुभयो पाँच सय पच्चिस मिटर लामो झुलुङ्गे पुलको बिचमा काली गण्डकी नदीको ठिक माथि बन्जी र स्विङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ खोलादेखि पुलको उचाइ दुई सय अठाइस मिटर अर्थात् सात सय अडचालिस फिट छ हाल विश्वकै अग्लो बन्जी मकाउमा सात सय चौसठी फिट उचाइ र दोस्रो अग्लो स्विजरल्याण्डको भर्जस भर्जस्कका बाँधमाथि सात सय बिस फिट उचाइमा छ द क्लिफ प्राइभेट लिमिटेडको यो परियोजनापछि स्विजरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रूपमा आफूलाई दर्ज गरेको छ भने यहाँको स्विङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताउनुभयो बन्जी र स्विङ गर्न दुवैको मूल्य सात हजार रुपियाँ तोकिएको छ औपचारिक सुरुवातसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउनेछन् रिसोर्टसहित बन्जी निर्माणका लागि बिस करोड रुपियाँ लगानी रहेको छ यो पुल बन्जी र रिसोर्टको रिसोर्टले बागलुङको पर्यटनमा सहयोग पुग्नेछ खोलाको बारीले बगाएर बेपत्ता बागलुङको बुबाङ गाउँका तीस वर्षीय जेतबहादुर घरतीको अवस्था अझै अज्ञात छ गत भदौ सत्र गतेको बाढीमा बेपत्ता मध्ये उहाँ पनि एक हुनुहुन्छ तीनजनाको जीवित उद्धार भएको थियो भने बाइसजनाको श्रप फेला पर्यो तर पन्ध्रजना अझै बेपत्ता रहेका छन् सास न लासको अवस्थामा जेतबहादुरको काजक्रिया गरिसके उहाँको परिवारले घरवास नभएपछि बुहारी माइतीमा गएर बसेको जितबहादुरकी आमा हुमी घरतीले बताउनुभयो शुक्रबार विदेशमा रहेका बुबाङवासीले राहत स्वरूप पठाएको खाद्यान्न सामग्री लिन ढोरपाता नगरपालिका वडा नम्बर नौ कोडा कार्यालयमा आउनुभएकी जितबहादुरकी आमा हुमी घरतीलाई तुहुरा नाति नातिना हुर्काउन सकस परेको छ बाढी पहिरोमा परि बाढी पहिरोमा तिस वर्षीय खिमकुमारी घरतीले ज्यान गुमाउनु भएको थियो उहाँका श्रीमान ध्रुव घरती तेस्रा ढोरपातन भएकोले बाँच्नुभयो खिमकुमारीका नौ महिनाकी छोरी र तीन वर्षका छोराले खिमकुमारीकी आमा सुनिमाया पुलले मातृत्वको कमी हुन दिनुभएको छ छैन त्यस दिनको बारेमा पढेर बाबु आमा सहित एकै परिवारका आठजना आफन्त गुमाएर एक्लै बाँचेका अथवा बाह्र वर्षीय बालक मनोज विगत सबैभन्दा बढी बेसहारा भएका छन् सहयोग रकम जितेपछि उनी आफैले दसैँको किनमेल गरे दाईको घरमा बस्ने गरेको छु दसैँमा मोमला गए बजार गएर यी कपडा किनेको हुँ उहाँले भन्नुभयो माहौल गएर दसैँ मनाए मनोजले बाबुआमासहित सपरिवार गुमाएपछि स्कुल जान पनि छोडेका छन् उनले चालिस वर्षीय बाबु हेमबहादुर बिख प्यालिस वर्षीय आमा दिलमाया विख नौ वर्षका भाइ मनोज र नौ महिनाकी बा बहिनी बाढीमा गुमाएका हुन् त्यस्तै उहाँका जेठा बाबुबा बहादुर विकल जेठियामा हस्तमाया विकल र उनीहरूका एक सहित एकै परिवारका आठजनाको ज्यान जाँदा मनोज भने बाँच्न सफल भएका थिए यी सहित बाढीले तेइसजना बालबालिका दुहुरा भएको ढोरपाता नगरपालिका वडा नम्बर नौका वडा अध्यक्ष हरिबहादुर घरती मगरले जानकारी दिनुभयो टुहुरा भएका यी बालबालिकाका लागि अध्ययन लालन पालन लगायतमा दिगो सहयोगको खाँचो देखिएको छ बरिङ बजारमा थालिएको मोटरबाटो कालोपत्रीको काम करिब छयानब्बे प्रतिशत सकिएको छ दसैँ पर्वका बीच त्यहाँ कालोपत्री गरिएको हो बागलुङको बरिङ बजारदेखि कालीगण्डकी करिडोर र मध्यपाडी लोकमार्ग जोड्ने मोटरबाटोको बरिङ बजार खण्डमा कालोपत्री गरिएको हो केन्द्र सरकार र स्थानीय तहको समानीकरणको पचास प्रतिशत बजेट गरी तिन करोड चौवालिस लाख रुपियाँमा कालोपत्री गरिएको हो केपी कन्स्ट्रक्सनले कालोपत्री गर्ने जिम्मा लिएको छ नौ मिटर लम्बाइ र पाँच दशमलव पाँच मिटर चौडाइ रहेको मोटर बाटोको कालोपत्री कार्तिक मसान्तभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरकामी अन्तमा अन्तमा शीर्ष खबर पुन एकपटक अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले आगन्तुक तान्दै क्षेत्र समाज दुधला भाटीद्वारा सम्मान कार्यक्रम सम्पन्न यस वर्ष नवेसी ताराको वार्षिक उत्सवमा कार्यक्रम नहुने सहयोग रकम हस्तान्तरण गरी वार्षिक उत्सव मनाइने कालीगण्डकी नदीमाथि नदीमाथि आजबाट बन्जे सुरु र भोजी खोलामा आएको बाढीले अभिभावक गुमाएका बालबालिकाको बिजोक बरेङमा मोटरबाटो कालोपते छयानब्बे प्रतिशत सकियो खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचारको अक्सीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार